Ce-aș fi de eu hum. mie? Okay भर्खर सुनौ तपाईँले आजको हाम्रो टु मिनिट्सको सङ नम्बर टेन नन मोबाइलको रूपमा रहेकी छन् गायिका मौसमी गुरुङ जेस किरिङ हन्ड्रेड सेभेन्टी भोट्स गाउँदै शीतल शीतल हजुर तपाईँको रिक्वेस्ट भएको भोट अनुसार नै हाम्रो टु मिनिट्स तयार हुने गर्दा तपाईँलाई थाहा नै छ र आफ्नो मनपर्ने गीतलाई हाम्रो टु मिनिट्सको सुरक्षित स्थानमा जानुहुन्छ र आफ्नो मनपर्ने गीतलाई टु मिनिट्सको सङ नम्बर वानमा जानुहुन्छ भने आफ्नो मनपर्ने गीतलाई भोट गर्छ सुन्नुहोस् to vote all have to is log on to website is Radio Kantipur dot com अनि कमिङ यो टु मिनिट्सको सङ नम्बर नाइन नम्बर नाइनमा आज नयाँ गीतले इन्ट्री गरेको छ यो गीत रहेको छ band Monkey Temple ko Hazur Monkey Temple ko upcoming second album Shades of Grey bar rahe ko ham sir just getting 173 votes song has managed to yes enter as a new entry at number 9 git ko bol rahe ko sir Swapna ma that's coming giveaway to ko song number 9 enjoy Bye. righty, welcome back once again to Him Hits सुन्दै हुनुहुन्छ here on Radio Rashtrako, Radio Kantipur. And show is brought to you by Tubim Smooth and Delicious Noodles. Moving ahead, coming your way to Himlisको song number 8. Number 8 मा आज आइपुगेका छन् गत हप्ता यो गीतले entry gareko thiyo.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 All this month on Radio Kantipur, Radio Rashtrapur. भुवन सुक्तिहाल अहिले छ कि छैन बहिनी साह्रै दुःख पाइयो गोर्खा भर्ती जाउँ पनि उमेर धेरै खाइयो नमस्कार म भन्सुप थ्याङ राई म रेडियो कान्तिपुरमा यो माघ महिनाभरि हटसटको रूपमा रहनेछु काम गरे नि कसैले अब पाकै छ पाकै छ काम नगरी कसैले मेरो सात वर्ष लामो सङ्गीतिक यात्रामा आफ्नो तेस्रो एकल एल्बम मायाको फुल श्रोता समक्ष ल्याएको छु यो एल्बमको मायाको फुल टिपी सिरैमा सिउरी दिउँ कि मायालु बोलको गीत मात्र रेडियो कान्तिपुरमा सुन्न सक्नुहुनेछ मायाको शिरबन्दी सजाइदेऊ कि मायालो देऊ कि मायालो कि मायालो यो एल्बम तथा मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने रेडियो कान्तिपुर सुन्दै गर्नुहोला तथा रेडियो कान्तिपुर डट कममा लग अन गर्नुहोला नेपालमा पहिलो पटक एउटा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 कसको लुगा धेरै सुकिलो र चम्किलो भन्ने विषयमा प्रतिस्पर्धा हुँदैछ श्वेताको त्यति थोरै शक्ति विल पाउडरले के सफा होला लुगा बिमलाजीको च्यालेन्ज श्वेताजीलाई तर फ्रेस हेर्नु विमलाको पाउडर भन्दा कति धेरै मेरो त ए लुगा नै सफा भए तर यो के बिमलाजी तपाईँको रङ्गीन लुगाको रङ त सबै गएछ अनि त्यो सेतो शर्ट पनि धमिलो भएछ <laughs> सेतो यस्तो हुन्छ हेर्नुहोस् शक्तिबिलले धोएको शर्ट अनि रंगीन लुगा परे कति चमकिलो नयाँ शक्तिविल डबल शक्तिको साथमा सेतो लुगालाई सुकिलो रंगीनलाई चमकिलो 96.1 Cantipur FM. This is 2 p.m. Hit List, your own countdown show here on Kantapur FM 96.1. Welcome back once again on Station of the Nation, the station that keeps you going on Radio Kantipur. तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै countdown show. Well, this is Tubim Hitless brought to you by Tubim Smooth and Delicious Noodles. And at this hour, giving you company, well, this is me, your regular host Raymond. तपाईँको रिक्वेस्ट तपाईँले भोल गर्नुभएको गीत तपाईँ सुनाइरहेको छु यदि आफ्नो मनपर्ने गीतलाई टु मिनट्सको सुरक्षित स्थान राख्न चाहनुहुन्छ र आफ्नो मनपर्ने गीतलाई टु मिनट्सको सङ नम्बर वान गर्न चाहनुहुन्छ भने all you have to do is vote for it किनभने जुन गीतलाई सर्वाधिक भोट हुनेछ त्यही गीत नै हुनेछ टु मिनट्सको सङ नम्बर वान एन्ड Keeping this in mind, all I have to do is log onto our website, radiokantipur.com. Allow coming your way to UNESCO song number 7. Number 7 मा आज आइपुगेका छन् गत हप्ता यो गीत थियो एट नम्बर 6 भने तल झरेका छन् नम्बर 7 आइपुगेका छन् गेटिङ यस 195 भोट्स गायक मेघ लामा हजुर मेघ लामाको लेटेस्ट रिलिज टिल स्टेट महिनामा रहेको छ यसै एल्बमको टाइल सङ रहेको छ गीतको बोल रहेको छ मेरी महिना जस कमिङ यो वे आजको हाम्रो सङ नम्बर 7 मिठो राखो, चिउरा मिठो झन् छौँ तपाईँले आजको हाम्रो सङ नम्बर सेभेन ना मुभिङ हे विदाउट सिङ टाइम टु न्युजको सङ नम्बर सिक्स फटाफट लागि हाम्रो नम्बर छमा आज आइपुगेका छन् गत हप्ता यो गीतले न्यू इन्ट्री गरेको थियो एट नम्बर सेभेन भने आजको हाम्रो न्युजमा एक सामाजिक क्लाइमेक्स सौरहेको छन् garnering is hundred and ninety seven votes हजुर यो गीत रहेको छ फ्रम दि एल्बम नक्षत्र यो एल्बम रहेको छ गायक नवीन के भट्टराईको latest release tell the state and the song is entitled तिमीलाई मन पराउँछु कमिङ यो वे टु भिनुसको सङ नम्बर सिक्स तिमीलाई मन पराउँछु मनबाट भन मलाई तिमी बुझ मलाई तिमी बुझ मलाई तिमीलाई मन पराउँछु मनबाट भन मलाई तिमी बुझ मलाई सुना सुन भन्न सक्दिन माया दिन्छु कोही पनि तिम्रो मनमा प्रष्ट भन मलाई तिमी तपाईँहरू सुन्दै हुनुहुन्छ हे अन रेडियो कान्तिपुर तपाईँको आफ्नै countdown show well this is टुकम हिटलेस ब्रट यु बाइ टुकम smooth and delicious noodles now time to move ahead with our segment new release र यस सेगमेन्ट न्यू रिलिजमा आज म तपाईँको लागि गीत लिएर आएको छु नन अदर देन रेडियो कान्तिपुरको यस महिनाको hot property well I'm talking about singer जन वेल हजुर उहाँ हुनुहुन्छ रेडियो कान्तिपुरको यस महिनाको हट प्रपर्टी र उहाँको गीत उहाँहरूले एक्सक्लुसिभ सुन्न सक्नुहुनेछ रेडियो कान्तिपुरमा यस महिनाभरि नै if you want to get more up close and personal with the singer himself have to is keep tuning Radio Kantipur and of course you can log log on to is Radio Kantipur dot com अल्लाह भन्छ उहाँको अपकमिङ एल्बम सधैँभरिबाट भनेको सुन्न गइरहेको छु गीतको बोल रहेको छ आफै निभेको दीप हुँ म गीतमा शब्द रहेको छ तिलक निरौलाको भने music is given by Vijayan Shrestha this coming you to म्युनिसको न्यू रिलिज हट प्रपर्टी जन सिंह द सङ आफै निभेको दीप हुँ म so enjoy Hit list, new release. Oh. तसलै दोष दिन्न आफै झरेको फुल हुँ कसैलाई दिन्न कसैलाई सलई दोस्त जिन्ना किन रुवाउने आफ्नै हुन्छ जति भुल्न खोज्यो यादहरू जति Soy John Cántico. <laughs> दिदी यो कपालले गर्दा म हरेक दिन कलेजको लागि ढिलो हुन्छु अनि यसैले गर्दा मलाई सबैले जिस्काउँछन् पनि म त साह्रै हैरान भइसके किन हैरान भएको त तिमी तिमीले यो फुल जस्तो मुलायम र कोमल त्वचा कसरी पायो लक्स पर्पल लोटस एन्ड क्रिमले त्यही हो तिम्रो कपालको समाधान पनि अब तिमीले कोमल त्वचासँग रेशमी कपाल पनि सजिलै पाउन सक्छौ कसरी दिदी अब कोमल त्वचासँग पाउनुहोस् रेशमी कपाल पनि किनकि हरेक लक्स पर्पल लोटस एन्ड क्रिमसँग डभ स्याम्पू स्यासे सित्तैमा मित्रता नै हो जीवनको ढुकढुकी देखावटी साथीले कहाँ वास्ता गर्छन् र साँचो हेरचाह त गहिरो सम्बन्धले मात्र गर्छ साधारण मोइस्चराइजरले बाहिरी कोमलता दिन्छ पन्स कोल्ड क्रिमले त्वचाको गहिराईसम्म कोमलता पुर्याउँछ त्वचा खुसीले जगमगाउँछ जाडोको असल साथी पन्स गोल्ड क्रिम गिरफ्तार गर्ने अधिकार सँगै स्वतन्त्र रहने अधिकार पनि छ भन्ने कुरा नभुलौ मानव अधिकार मागेको होइन छ भन्न खोजेको When it comes to your and my right, zero tolerance. Rights of individuals for social empowerment with Advocacy Forum. HOT property यो महिना कान्तिपुर एफएम 96.1 मा गायक जोन रितो सडक रमा खुजु नमस्कार म जोन म रेडियो राष्ट्रको रेडियो कान्तिपुरमा यो माघ महिनाका लागि हट प्रपर्टी रहनेछु बस्यो बस्यो मनै बस्यो तिम्रो त्यो चञ्चले दुई दशक लामो आफ्नो साङ्गीतिक यात्राको क्रममा अठार वर्षपछि आफ्नो पहिलो एल्बम सधैँभरि बजारमा ल्याएको छु यो एल्बमको आफै निभेको दीप हुम बोलको गीत यहाँहरूले मात्र रेडियो कान्तिपुरमा एक्सक्लुसिभ रूपमा सुन्न सक्नुहुनेछ झरेको फुल दिन्ना तथा मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने रेडियो कान्तिपुरका विभिन्न कार्यक्रमहरू सुन्नुहोला तथा रेडियो कान्तिपुर डट कममा लगन गर्नुहोला is loaded, pure loaded, And انسى الكوسيم تا pure loaded. نیا برش کو آب and انسل کو بونس संग fully loaded, fully loaded. नयाँ वर्ष दुई हजार एघारको उपलक्ष्यमा एनसेलको सिम छ अब पुरै लोडेड एनसेलको नयाँ प्रिपेड सिम कार्ड किन्नुहोस् र सिम सुचारू गर्दा साथ पाउनुहोस् पचासवटा एसएमएस तथा पचासवटा एमएमएस बोनसमा यो बोनस एनसेल नेटवर्कमा मात्र लागू हुनेछ र सिम कार्ड सुचारू गरिएको तिस दिनभित्र बोनस प्रयोग गर्नुपर्नेछ एनसेल नेपालकै लागि गलबन्देले सर्फलाई धन्यवाद भन्दैछ स्वेटर लगाएको कुरा गर्दैछ ट्राउजर र सर्फको भजन नै गाउँदैछन् पन्जर सर्फलाई कार्यक्रम तपाईँहरूमा तपाईँहरू सुन्न सक्नुहुन्छ तपाईँले रोज्नु भएको तपाईँले कुछ गर्नुभएको तपाईँले भोट गर्नुभएको टप टेन नेपाली गीतहरू यदि आफ्नो मन गीतलाई ट्रुभेन सङ न वानमा जानुहुन्छ भने all have do is vote हुने किनभने जुन गीतलाई सर्वाधिक भोट हुनेछ त्यही गीत नै हुनेछ ट्रुभेन song no one keep in mind to vote log on to website is Radio Kantipur dot com अलाउन्सेल यसमा भएर आजको हाम्रो ट्रुभेन we are half way through number फाइभदेखि नम्बर वान वानसम्मको गीत सुन्ने बेला भइसकेको छ सो फटाफट लागि हाम्रो आजको हाम्रो टुरिस्टमा नम्बर पाँच कुन चाहिँ गीत रहेको छ भनेर नम्बर फाइभमा आज आइपुगेका छन् गत हप्ता यो गीत थियो एट नम्बर फोर गत हप्ता एकसान तल झरेर नम्बर फोरमा पुगेको थियो भने एकसान तल झरेको छन् आज पनि यो गीत नम्बर फाइभमा आइपुगेका छन् carrying two hundred and twenty five votes यस group nineteen seventy four AD nineteen seventy four एडीको एथ रिलिज आठ अठारबाट रहेको छ यो गीत सङ्ग सेस तिमी बिना दस कमिङ टु मिनट्सको सङ्ग नम्बर फाइभ उज्यालो नै छ यो संसारमा यो जीवनमा पछिताप छैन उदासी छैन information of the nation Radio राष्ट्रको रेडियो कान्तिपुरमा सुन्दै हुनुहुन्छ कार्यक्रमको आफ्नै काम राम सो वेल दिस इज टु मिटलेस ब्रट बाई टु smooth and delicious noodles moving ahead song number फोरको नम्बर फोरमा आज आइपुगेका छन् गत हप्ता यो गीत तीन स्थानमाथि क्लाइम गरेर नम्बर फाइभ भएको थियो भने आज एक सयमा चरण भएका छन् आजको हान्टुनेसमा एट नम्बर फोर यो गीत रहेको छ फ्रम दि एल्बम साइनो भने आजको हान्टुनेसमा garnering is two hundred and seventy five हो song is manage to climb once for number four गीतको बोलेको छ किन होला नैना रेशम गीतमा स्वर रहेको छ कुमार कान्छाको भने सदर संगीत रहेको छ आलोक श्रीको हजुर कुमार कान्छाको एकल स्वरमा रहेको यो एल्बम साइनोबाट रहेको छ यो गीत त्यही तपाईँलाई सुनाउन गइरहेको छु आजको हाट रुनिसको सङ्ग्रह फो दसर कमिङ यो वेस हो एन्जोय किन होला नै नरेशम खोज्छ किन होला नै नरेशम यी आँखाले तिमीलाई हेरौँ भन्छ हेरौँ भन्छ नै नरेशम हिस्से परेको बोली वचन नै नरेशम फुलै झरेको मोहर तिम्रो नै नरेशम हिस्से परेको बोली वचन नै नरेशम फुलै झरेको नहुला नै नरेशम यो ज्ञानले तिमीलाई रोजु भन्छ कि नहुला नै नरेशम यो ज्ञानले तिमीलाई रोजु भन्छ कि होला नै नरेशम हर पल तिमीलाई देखौँ भन्छ हर पल तिमलाई देखू भन्छ रेडियो राष्ट्रको रेडियो सुन्नुहुन्छ कार्यक्रम तपाईँको आफ्नै countdown show smooth and delicious noodles अब बाँकी रहेको छ मात्र टप थ्री सङ्ग उदा वसिङ टाइम लेस मुभर उदा टुडेज रिभिल सङ्ग नम्बर थ्री नम्बर तिनमा आज आइपुगेकी छिन् गत हप्ता यो गीत नन मुभरको रूपमा थियो एट नम्बर टू भने आज चेयर्स केयरिङ यस two hundred and seventy nine vote song has drop one spot at number three गीतमा स्वर रहेको छ रेखा शाहको भने शब्द रेखाको संगीत रहेको छ सुगम पोखरेल शाह लेटेस्ट रिलिज स्मृतिबाट रहेको छ यो गीत गीतले भन्छ एक दिन दस कमिङ जे टुलेसको song number three tuned to Kantipur FM. यो जाडोमा पाउनुहोस् मोइस्चर रिच कोमल मुलायम त्वचा हरेक लक्स क्रिस्टल साइनको साथमा र क्रिस्टल्सको चमक जसले त्वचालाई बनाउँछ मुलायम र चम्किलो ग्लिसरिन र क्रिस्टल्सको साथ लक्स दिदी यो कपालले गर्दा म हरेक दिन कलेजको लागि ढिलो हुन्छु अनि यसैले गर्दा मलाई नि म त साह्रै हैरान भइसकेको त तिमी तिमीले यो फुल जस्तो मुलायम र कोमल त्वचा कसरी पायो लक्स पर्पल लोटस एन्ड क्रिमले त्यही हो तिम्रो कपालको समाधान पनि अब कोमल त्वचासँग रेशमी कपाल पनि दिदी अब कोमल त्वचासँग पाउनुहोस् रेशमी कपाल पनि किनकि हरेक लक्स पर्पल लोटस एन्ड क्रिमसँग डभ स्याम्पू स्यासे सित्तैमा वर्तमान वर्तमानलाई चाहियो विश्वासिलो साथ आत्मविश्वास जितको लागि मजबूत भविष्यको लागि वर्तमानको गति उज्जवल भविष्यतर्फ सुनिश्चित भविष्य देश र देशवासीको भरोसा एउटै नेपाल गुणस्तर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 For more choice, stay tuned FM. This is 2 p.m. Hit List, your own countdown show. Here on Kantapur FM 96.1. Alright, Radio Rastrico, Radio कान्तिबाट सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै काम डाम सो टुम हिटलेस ब्रट यु बाई टुम smooth and delicious noodles now moving ahead टुम लुसको song number two that's what coming your way number दुईमा आज आइपुगेका छन् गत हप्ता यो गीत थियो नन मुभक रूपमा एट नम्बर वान भने आफ्टर लङ लङ टाइम हजुर एक स्थान तल झरेका छन् आजको हाम्रो टुम लिस्टमा गायक रामकृष्ण ढकाल छ्यास केरिङ इलेभेन भोट्स हजुर यो गीत रहेको छ गायक रामकृष्ण ढकालको latest release tell the stage शैलीमा रहेको छ गीतको बोल छ पहाड़को छुकछुके रेल गीतमा शब्द रहेको छ आनन्द अधिकारीको संगीत रहेको छ शिखर सन्तोषको दस कमिङ वेस्ट भुवनेशको सङ नम्बर टू सो पहाडको छुक छुके रेल छुट्यो हजुर रोक्दैन रोकी पहाडको छुक छुके रेल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी भरी सपना थियो मन भरी आशा माया हाम्रो खै के भयो छायो नि निराशा शिरमा उनकै टोपी चिनो पाउमा पाउ पोष दिलमा उनकै फुल राखे कसलाई दिने दोष धडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी पटुकीमा खुकुरी छरके, कुन दैव लाग्यो मलाई लाग्यो नजर करके आँखा मेरो हेरिरहन्छ नौ डाँडा पारी फर्कने त आशै छैन गयो माया मारी पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी छुट्यो हजुर रोक्दैन रोकी गयो माया नदेखि छुट्यो हजुर रोक्दै नरोकी Okay, now भर्खरसम्म तपाईँले आजको हाम्रो टुनिसको song number two non moving हेर पालो एक्स टुनिसको सङ नम्बर वानको किप केसिङ कुन चाहिँ गीत रहेको नम्बर एक भनेर किनभने अहिले चाहिँ गर्न गरेको छ आजको हाम्रो टुनिसको एउटा खुइ खुइ क्याप आज नम्बर टेनमा नन मुभरको रूपमा थिइन् गायिका मौसमी गुरुङ गाउँदै शीतल शीतल भने न्यू इन्ट्री गरेका थिए eight number nine group monkey टेम्पलले विथ द सङ स्वप्नमा नम्बर एटमा नन मुभरको रूपमा थिए ब्यान्ड क्रिच विथ द ट्र्याक यस्तै रहेछ नम्बर सेभेनमा एक स्थान झरेका थिए गायक मेघ लामा गाउँदै मेरी महिना एक स्थानमा भएका थिए नम्बर सिक्स सिक्समा नवीन के केबाट गाउँदै तिमीलाई मन पराउँछु नम्बर फाइभमा एक स्थान तल झरेका थिए nineteen seven four AD with song तिमी बिना नम्बर फोरमा एक स्थानमा चर्चा भएका थिए गायक कुमार कान्छा गाउँदै किन होला नैना रेशम भने नम्बर थ्रीमा एक स्थान तल झरेकी थिइन् गायिका रेखा शाह गाउँदै एक दिन र एक स्थान तल झरेका थिए नम्बर टूमा गायक रामकृष्ण ढकाल गाउँदै पहाड़को छुकछुके रेल भोलि हेरौँ आजको हाम्रो न्युजमा कुन चाहिँ गीत रहेको छ नम्बर एकमा तपाईँले गेस गर्नुभयो कि भएन तपाईँको गेस मिल्यो कि मिलेन हेरिहालौँ आजको हाम्रो न्युजमा सर्वाधिक भोट पाएर नम्बर नम्बर 1 मा आउन सफल भएको छन् गेटिङ यस 357 vote song has manage to climb to spot number 1 यो गीत रहेको छ फ्रम दि एल्बम स्मृति र यो एल्बम रहेको छ गायक दिपेश किशोर भट्टराईको हजुर गीतमा स्वर रहेको छ दिपेश किशोर भट्टराईको भने शब्द रहेको छ योगेन्द्र दाहालको र संगीत रहेको छ राजु सिंहको र गीतको बोल रहेको छ सम्झिएर दाजु कमिङ गिभअवे 2 मिनट्सको सङ नम्बर 1 आज सर्वाधिक भोट पाएर नम्बर 1 मा आउन सफल भएको छ यो गीत र साथीहरू यो गीतको साथसाथै म तपाईँसँग बिदा हुन्छु लेख्नु गाइस समय टाइम आफ्नो मनपर्ने गीतलाई हाम्रो यस 2 मिनट्समा सुरक्षित स्थान राख्न चाहनुहुन्छ भने आफ्नो मनको किताब भोट गर्न सक्नुहुन्छ होला to vote just log on to website that is radio Kantipur dot com या comments and suggestions they are always welcome you can post it through our website that is radio Kantipur dot com अलाउन्स म तपाईँसँग बिदा हुन्छु डेफिनेट गर्न catch you guys for the time till then you all take care have fun and have a great Saturday रोनु बाहेक बाहेक गर्न नै के सकेर मैले बाँच्ने इच्छा नहुँदा पनि बाँच्ने इच्छा नहुँदा पनि मर्न नै कहाँ सकेर मैले